नमस्कार यो समाचारको समय हो नेटकुटी डट कमद्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो रेडियो नवीन संसारमा साप्ताहिक खबरहरूको सङ्गालो न्युज सन्डे लिएर आएका छौँ प्राविधिक मित्र लोटस केसीको साथमा म टेक बहादुर टेको तपाईँ हाम्रो प्रसारण इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट डब्लु डब्लु डब्लु र मोबाइल एप्लिकेसन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली सङ्गीतबाट एकैसाथ संसारभर सुन्दै गर्दै हुनुहुन्छ साताभरिका खबर सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरूबाट संविधान सभाको चुनावमा सुन्ने मतदान गरेको रोल्पाको थवाङ अहिले चर्चामा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा पानीको हाहाकार समस्या समाधानका लागि पहल गर्ने एउटा अध्यक्षहरूको भनाई दाङमा दुई हजार तिन सय बयासी उम्मेद्वार चुनावी मैदानमा मादक पदार्थ बिक्री तथा सेवनको आरोपमा छ्यालिसजना प्रहरीको हिरासतमा बाँकीको नेपाल भारत सीमा नाका भोलिदेखि बन्द हुने पाठशालाको कार्य काङ्ग्रेस माओवादीले रोकेको एमाले अध्यक्ष ओलीको बोली ओलीको चुटकिलाले देशको समृद्धि नहुने नयाँ शक्ति पार्टीका संरचना पक्ष आएको भनाए माओवादीले दस वर्ष काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने अध्यक्ष प्रचण्डको ठोकुवा चलचित्र प्रेम गीत टुको ट्रेलरलाई मन नपराउनेको सङ्ख्यामा वृद्धि दुई हजार पचाससम्म विश्वको जनसङ्ख्या दस अर्ब पुग्ने संयुक्त राष्ट्र अनुमान चिलिका एलेक्स सान्चेज सर्वाधिक गोलकर्ता घोषित अब खबर विस्तारमा खबर सुरु गरौं स्थानीय खबरहरूबाट संविधान सभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेर चर्चा भोटोलीको बटुलेको रोल्पाको थबाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ स्थानीय चुनावमा थबाङीले भाग लिने भएपछि थबाङ पुनः चर्चामा आएको हो पार्टी लाइन चुनावी खारेजी भए पनि नेकपा प्रभाव रहेको थबाङमै यसका कार्यकर्ता स्वतन्त्रबाट चुनावी मैदानमा भएकाले चर्चा केही चुलिएको छ अझै अघोषित रूपमा काङ्ग्रेससँगको तालमेलले झनै चर्चा चर्चा बटुलेको छ स्वतन्त्रबाट अमित घरती मगरले उम्मेदवारी दिनुभएको छ कङ्ग्रेसबाट उपप्रमुखमा श्री कुमारी रोका उम्मेद्वार बन्नुभएको छ रोकाका बाबुको तत्कालीन विद्रोहमा माओवादीबाट हत्या भएको जनाइएको छ उहाँ द्वन्द पीडित हुनुहुन्छ स्वतन्त्र उम्मेद्वार त्यसमाथि तालमेल सहित चुनावमा जानुलाई थबाङमा नेकपाकै वर्चस्व कायम गर्ने रणनीतिका रूपमा हेर्न सकिन्छ थबाङमा विप्लव विप्लवको राम्रो प्रभाव रहेकाले परिणाम पनि उहाँकै पक्षमा आउने स्थानीयले आकलन समेत गरेका छन् सल्यानको थारमारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानीको समस्या भएको छ केही समय पहिले पानी प्रशस्त मात्रामा पाइने यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाल पानीको अभाव हुँदा दैनिकी काम गर्न समस्या भएको बताइएको छ लामो समयसम्म सुक्खा खडेरी पर्नु र पानीको मुहान सुक्दै जाँदा पानीको समस्या भएको अस्पताल स्रोतले जनाएको छ पानी नहुँदा स्वास्थ्य चौकीमा आउँदा निकै समस्या हुने गरेको सेवाग्राहीले पनि गुनासो गरेका छन् प्राथमिक स्वास्थ्य केन्द्र थारमारीका प्रमुख डाक्टर शम्भु खनालले प्रशस्त मात्रामा पानी नहुँदा पानी पिउनुदेखि शौचालय प्रयोगमा समेत समस्या भएको बताउनु भयो उहाँले एक दिनमा दुई तिनवटा सुत्केरी बनाउँदा पानीको झन समस्या हुनेको हुने गरेको बताउनु भएको छ प्राथमिक स्वास्थ्य केन्द्र थारमारीमा बुधबार आयोजित स्वास्थ्य सम्बन्धी रेडियो बहस कार्यक्रममा बागचोर नगरपालिकाका कार्यकारी अधिकृत निर्मला मल्लले स्वास्थ्य चौकीमा भएको पानीको समस्या समस्या समाधानको लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भयो कार्यक्रममा बागचौर नगरपालिका वार्ड नम्बर एकका जननिर्वाचित वडा अध्यक्ष नेत्र बहादुर टाँगी वडा नम्बर दुईका वडा अध्यक्ष घनश्याम शर्मा र वडा नम्बर तिनका वडा अध्यक्ष टिकाराम केसीले स्वास्थ्य चौकीमा भएको पानीको समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ वडा अध्यक्षहरूले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील संस्था भएको बताउँदै यस प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएको पानीको समस्या समाधानको लागि योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताइएको छ असार चौध गति हुने स्थानीय तहको निर्वाचनमा दाङमा दुई हजार तिन सय बयासी उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् कुल पाँच सय बिस पदका लागि हुने निर्वाचनमा चार गुणाभन्दा बढी उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका हुन् जसमा एक हजार चार सौ अठाइसजना पुरुष र नौ सय चौवन्नजना महिला रहेका छन् जस जसअनुसार यसपटकको चुनावमा दाङमा उन्सठी दशमलव नौ चार प्रतिशत पुरुष र चालिस दशमलव छ प्रतिशत महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् उम्मेदवारी दर्ता गराएका मध्ये तेइसजना जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने एकजनाको उमेर नपुगेका कारण उम्मेदवारी रद्द भएको थियो जसमा राजनैतिक दलको तर्फबाट भाग लिने उम्मेदवार दुई हजार दुई सय छ्यानब्बे जना रहेका छन् भने स्वतन्त्र छ्यासी जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ जसमा सबैभन्दा धेरै घुराई उपमहानगरपालिका चार सय चौवालिस जनाले प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम बबई गाउँपालिका गाउँपालिकामा एक सय सैतिसजनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृत विजय कुमार कार्कीले जानकारी दिनुभयो घोराईमा दुई सय त्रिहत्तर पुरुष र एक सय एकहत्तर महिला तुलसी तुलसीपुरमा दुई सय त्रिसठी पुरुष र एक सय त्रिहत्तर महिला गरी चार सय छत्तिस बबईमा बयासी पुरुष र पचपन्न महिला गरी एक सय सैँतिस राजपुरमा एक सय एक पुरुष र बहत्तर प्रतिशत महिला गरी एक सय त्रिहत्तर उम्मेद्वार रहेको निर्वाचन कार्यालय ताङले जानकारी दिए ko sa दाङखुल लमही नगरपालिका प्रमुखमा काङ्ग्रेसका दुई नेता उठेपछि चुनाव निकै रूपा रोमाञ्चक हुने भएको छ लमही नगरपालिका वडा नम्बर आठ सबरियाका दिल्ली बहादुर खड्काले कङ्ग्रेसका उम्मेद्वार राज चौधरी विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको हो उहाँका उहाँ काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका आफ्नै भतिजा हुनुहुन्छ अहिले खुमबहादुरले भतिजा दिल्ली बहादुरलाई भोट नदिन आग्रह गरिरहनु भएको छ चौधरीलाई काङ्ग्रेसले टिकट दिनुमा खुमबहादुरकै हात रहेको छ आफैले खडा गरेका उम्मेद्वार कुमार चौधरीलाई हराउन भतिजाले स्वतन्त्र उम्मेदवारी दिएपछि खुमबहादुरले के गर्लान् भन्ने धेरैको चासो थियो चुनावका लागि लमही आइपुगेका खुम्बहादुरले आफ्ना भतिजा डिली बहादुरलाई भोट नहाल्न मतदातालाई आग्रह गरेपछि लमहीको निर्वाचन नै दाङभरिमा चर्चाको विषय बनेको छ कतिपयले यसलाई काका खुम्बहादुर खड्का भर्सेस भतिजा डिली बहादुर खड्काको रूपमा अर्थ्याउन पनि थालेका छन् खुम्बहादुरले पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध जो उठेको भए पनि त्यसलाई सहयोग गर्न नहुने आफ्नो मान्यता रहेको बताउनुभयो खड्काले डिल्ली बहादुर आफ्नै भतिजा भए पनि त्योभन्दा कैयौँ गुणा बढी योगदान पार्टीका लागि चौधरीले गरेको हुँदा उहाँले टिकट पाएको बताउनुभयो यता भतिजा डिल्ली बहादुरले भने काकाले जे भने पनि आफूलाई कुनै सरकार नभएको बताउनु भएको छ डिल्ली बहादुर खड्का दुई हजार चौवन्न सालमा कङ्ग्रेसबाट साबिक सदब्रिया गाविसको अध्यक्षमा निर्वाचित व्यक्ति हुनुहुन्छ उहाँले आफूले पार्टीका लागि गरेको योगदानको उचित कदर नगरेको हुँदा स्वतन्त्र उम्मेदवारी दिएको जानकारी दियो दिनुभएको छ स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मादक पदार्थ बिक्री तथा सेवन नगर्न प्रशासनले गरेको आग्रहको बरखिलाप गरेको भन्दै दाङमा प्रहरीले होटल सञ्चालक र सेवनकर्तालाई नियन्त्रणमा लिएको छ यही असार आठ गतेदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री सेवन र ओसार पसार नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सार्वजनिक सूचना प्रकाशन गरेको थियो जिल्ला सुरक्षा समितिको बैठकबाटै चुनाव अवधिभर मदिरा बिक्री र सेवनमा पूर्ण रूपले रोक लगाउने निर्णय भएको थियो स्थानीय प्रशासनले गरेको अपिललाई अटेरी गरेको भन्दै सात सातजना होटल सञ्चालक र उन्चालिसजना सेवनकर्तालाई नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धुराज प्रताप सिंहले जानकारी दिनुभएको छ चौध असारमा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल भारत सीमा नाका अडचालिस घण्टाका लागि घण्टाका लागि बन्द हुने भएको छ प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमति बमोजिम भोलि असार बाह्र गतेदेखि अडचालिस घण्टासम्म सवारी साधन र पैदल यात्रा आवाजावातमा पूर्ण रोक लगाइए लगाइने बताइएको छ निर्वाचन प्रायोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजीय पन्थले भयो जिल्ला सुरक्षा समितिले निर्वाचन प्रायोजनका लागि तयार गरेको सुरक्षा रणनैतिक तथा कार्यनैतिक योजना अन्तर्गत जिल्लाका चालिस स्थानमा सशस्त्र प्रहरी पोस्ट र पन्ध्र स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा खटाइएको प्रजीय पन्थले जानकारी दिनुभएको छ असार बाइस र तेइस गते हुने भनिएको नेपाल पत्रकार महासंघको महाधिवेशन भदौ चार र पाँच गते हुने भएको छ असार चौध गते हुने स्थानीय तहको निर्वाचनमा सक्रिय हुनुपर्ने कारण देखाउँदै नेपाल पत्रकार महासङ्घको सचिवालय बैठकले महाधिवेशन मिति सार्ने निर्णय गरेको हो यसअघि केन्द्रीय समितिले निर्वाचनको नयाँ मिति तोक्न सचिवालयलाई जिम्मेवारी दिएको थियो बिहिबार बसेको सचिवालय बैठकले महासङ्घको पच्चिसौँ महाधिवेशन मिति सार्ने निर्णय गरेको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिनुभएको छ uh, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको निर्माणाधीन रङ्गशाला कंग्रेस र माओवादीका कारण रोकिएको बताउनु भएको छ दोस्रो चरणको स्थानीय चुनावको प्रचारका क्रममा गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले विवादास्पद निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाका विषयमा मुख खोल्नु भएको हो यो रङ्गशालालाई आदिवासी रङ्गशाला भनेर निर्माण सुरु गरिएको भए पनि एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि नाम परिवर्तन गरेर मदन भण्डारी रङ्गशाला राखेपछि निर्माण अल्पत्र परेको थियो उहाँले रङ्गशाला बनाउन खोज्दा काङ्ग्रेस र माओवादीले विवाद छेकेको आरोप लगाउनु भएको छ काङ्ग्रेस र माओवादीका साथीहरूले हल्ला गरे जस्तो हामीले आदिवासीको पहिचान मेट्न खोजेका होइन उहाँले भन्नुभयो आदिवासी जनजाति समुदायका पुर्खाको चिहान उत्खनन गरेको हामीलाई थाहा छ त्यसैले हामीले उहाँहरूको सम्मानका लागि त्यहाँ स्मृति पार्क र तीर्थस्थल बनाउने भनेका हौ तर काङ्ग्रेस र माओवादीले त्यस क्षेत्रमा राजनीति गरेर विकास हुन नदिएको उहाँले बताउनु भएको छ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका चुटकिलाले देशको समृद्धि नहुने बताउनु भएको छ ओलीकै गृहनगरमा आएर भट्टराईले ओलीका चुटकिलाले मात्र देश विकास नहुने बताउनु भएको हो भट्टराईले ओलीलाई चुटकिला भनेर भ्रमको खेती नगर्न समेत सुझाव दिनुभयो कोपी केपी ओलीजी हाँसे भन्दा कम हुनुहुन्न उहाँले यो समृद्धिको नारालाई पनि उखान टुक्का बनाइसक्नुभयो यसरी देशको विकास हुँदैन उहाँले भन्नुभयो संघीय समाजवादी फ्रम र नयाँ शक्तिको झापाको दमकमा गरेको संयुक्त चुनावी सभामा बोल्दै भट्टराईले प्रमुख तीन दलले देश विकास गर्न नसक्ने दावी गर्नुभएको छ काङ्ग्रेस र एमाले एमाले दुई दशक सत्ता चलाउँदा खोइ देशको विकास माओवादी त अब खाउवादी नै भइसक्यो भट्टराईले भन्नुभयो यी ठुला दलले देशको विकास कुनै पनि हालतमा गर्न सक्दैनन् ठुला दलका नेता भ्रष्टाचारमा लिप्त भएको आरोप आरोप भट्टराईले लगाउनु भएको छ ठुला दलका नेताहरूले नेपालका खोला नाला सबै बेचेको बताउँदै भोट नहाल्न जनता समक्ष आग्रह समेत गर्नुभएको छ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले दस वर्षसम्म काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने बताउनु भएको छ पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफ्नो दस महिने कार्यकाल सफल भएको दावी गर्दै दस महिनाको अवधिमा उल्लेख्य आर्थिक वृद्धि दर आएको भयो शुक्रबार कैलालीको फुलबारीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो अखिल अघिल्लो वर्षसम्म एक प्रतिशतमा रहेको आर्थिक वृद्धि दर हाम्रो नेतृत्वको सरकारको पालामा बढेर साढे सात प्रतिशत पुग्यो विगतमा दैनिक अठार घण्टा लोड सेडिङ हुने गरेकोमा दस महिनाको कार्यकालमा लोड सेडिङ मुक्त गर्न सकेको समेत प्रचण्डको भनाइ छ राष्ट्रवादका खोक्रा नारा मात्र लगाएर देशको विकास नहुने भन्दै प्रचण्डले प्रति सङ्केत गर्दै भन्नुभयो केही दलहरू राष्ट्रवादको नारा त लगाउँछन् आश्वासन पनि दिन्छन् तर भने जसरी काम गर्दैनन् यसरी हुन्छ यसरी हुन्छ विकास उहाँले छिमेकी मुलुक चिनले लागू गरेको वान वर्ल्ड वान रोड नीति अन्तर्गत रहेर चिनसँग सम्झौता भएको र चिनबाट नेपालमा ठुलो लगानी भित्रिने ठुला उद्योग खुल्ने तथा उल्लेख रोजगारीका अवसर सिर्जना हुन सक्ने समेत बताउनु भएको छ अब फिल्मी सम्बन्धी केही खबर साढे चार लाखभन्दा बढी पटक हेरिएको र नेपालको ट्रेडिङको दोस्रो स्थानमा रहेको चलचित्र प्रेम गीत टूको ट्रेलरलाई मन पराउने भन्दा मन नपराउ न नपराउनेको सङ्ख्या धेरै देखिएको छ यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा चौध हजार बढीले लाइक गरेका छन् भने सोह्र हजार बढीले डिसलाइक गरेका छन् राम्रो समीक्षा पाइरहेको यो ट्रेलरमा डिसलाइक धेरै आएपछि यसको निर्माण पक्षले अहिले यसको जवाब दिइरहेको छ निर्माता सन्तोष सेनका अनुसार नेपालीहरू कम बस्ने देशबाट बढी डिसलाइक गरिएको छ चिली कोलम्बो पेरो पेरु लगायतका देशबाट सबैभन्दा धेरै डिसलाइक गरिएको छ अमेरिकाबाट पनि लाइक भन्दा बढी डिसलाइक गरिएको छ निर्माता सेनले पैसा नै खर्च गरे गरेर नेपालीहरू कम बस्ने देशबाट डिसलाइक गरिएको दावी गर्नुभएको छ उहाँले आफूहरूले यस विषयमा अझै अनुसन्धान गरिरहेको पनि बताउनुभयो हुन त पछिल्लो समयमा नेपाली चलचित्रका ट्रेलर वा गीतलाई पैसा लिएर नै लाइक बढाइदिने वा डिसलाइक बढाइदिने समूह अहिले सक्रिय सक्रिय रहेको चर्चा चल्न थालेको छ साउन तेह्र गतिबाट रिलिज हुन लागेको यो चलचित्रलाई राम शरण पाठकले निर्देशन गर्नुभएको हो भने प्रदीप खड्का र अश्लेषा ठकुरी यस चलचित्रको मुख्य भूमिकामा हुनुहुन्छ अब विदेशको खबर विश्वको जनसङ्ख्या सन् दुई हजार पचाससम्म झन्डै दस अर्ब पुग्ने एक अध्ययनले देखाएको छ संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला सम्बन्धी कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् दुई हजार पचाससम्म विश्वको जनसङ्ख्या नौ अर्ब अस्सी करोड पुग्ने अनुमान गरिएको छ त्यति बेलासम्म विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण पनि गरिएको छ प्रतिवेदन अनुसार भारत नाइजेरिया कङ्गो पाकिस्तान एथिपि इथियोपिया तान्जानिया अमेरिका युगान्डा र इन्डोनेसियामा उच्च जनसङ्ख्या वृद्धि हुनेछन् तर युरोपेली देशको जनसङ्ख्या भने त्यस अवधिसम्म केही घट्ने आकलन गरिएको छ हरेक वर्ष विश्वको जनसङ्ख्या झन्डै आठ करोड तिस लाखले वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ अब खेल सम्बन्धी केही प्रसङ्ग एलेक्स सान्चेज चिलीका सर्वाधिक गोलकर्ता बनेका छन् रसियामा भइरहेको कन्फेडरेसन कप अन्तर्गत बिहिबार जर्मनी विरुद्धको खेलमा गोल गर्दै सान्चेजले चिलीका लागि सर्वाधिक अडतिस गोल गर्ने कीर्तिमान बनाएका हुन् उनले मासिलो सालासको कीर्तिमान ब्रेक गरेका हुन् सान्चेजले एक सौ बाह्र खेल खेल्दै चिलीका लागि अडतिस गोल गरेका हुन् यस्तै सान्चेसले चिलीका लागि सर्वाधिक क्याप जित्ने गोल रक्षक क्याउडियो ब्राभोको कीर्तिमान समेत बराबरी गरेका छन् खेलको छैठौँ मिनटमै सान्चेसले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए तर लास स्टिन स्टिनडलले जर्मनीको लागि पहिलो हाफमै बराबरी गोल फर्काएका थिए यिनै खबरसँगै खबरहरूको सङ्गालो न्युज सन्डेको अन्त्यमा छौँ खबर सक्नु अघि प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक संविधान सभाको चुनावमा सुन्ने मतदान गरेको रोल्पाको थबाङ अहिले चर्चामा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा पानीको हाहाकार समस्या समाधानका लागि पहल गर्ने वडा अध्यक्षहरूको भनाई काममा दुई हजार तिन सय बयासी उम्मेद्वार चुनावी मैदानमा मादक पदार्थ बिक्री तथा सेवनको आरोपमा छ्यालिस सेना प्रहरीको हिरासतमा बाँकीको नेपाल भारत सीमा नाका भोलिदेखि बन्द हुने झापामा निर्माणाधीन रङ्गशालाको कार्य काङ्ग्रेस माओवादीले रोकेको एमाले अध्यक्ष ओलीको बोली ओलीको चुटकिलाले देशको समृद्धिमा हुने नयाँ शक्ति पार्टीका संयोजक पत्रको बनाए दस वर्ष काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने अध्यक्ष प्रचण्डको ठोकुवान चलचित्र प्रेम गीत दुईको ट्रेलर ट्रेलरलाई मन नपराउनेको सङ्ख्यामा वृद्धि र दुई हजार पचाससम्म विश्वको जनसङ्ख्या दस अर्ब पुग्ने संयुक्त राष्ट्रसङ्घको अनुमान चिलिका एलेक्स सान्चे सर्वाधिक गोलकर्ता घोषित हवस् अहिलेलाई खबरको सिलसिला यति नै समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै प्राविधिक मित्र लोटस केसीको साथमा म टेक बहादुर टेकु पनि बिदा चाहन्छु तपाईँ शिक्षा स्वास्थ्य विविध जानकारी र भरपूर मनोरञ्जनका लागि सुन्दै गर्नुहोला अनलाइन रेडियो नवीन संसार नमस्कार